नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक सेवाबाट पनि हामीलाई साथ दिइराखेको छ र म छु प्राविधिक सेवाबाट पनि हामीलाई साथ दिइराखेको छ र म छु तपाईँको आफ्नै साथी दिवस अनि म सुजिता पहिलो प्रोग्राम जसबाट इन्सी हरेक दिन आउने गर्दछ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजबाट आज यो बुधबारको बसाइमा भने तपाईँलाई साथ दिनको लागि हामी दुईजना उपस्थित भएका छौँ र हाम्रो आवाज तपाईँको रेडियो सरसम्म श्रोता समक्ष पुर्याउनको लागि प्रविधि कक्षीमा रहेर राजीले सहयोग गर्दै हुनुहुन्छ र प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ पनि आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ आज प्रोग्राम जस्ट फर इन्जोयमा हामी के गर्छौँ त दिवस प्रोग्राम जस्ट फर इन्जोयमा हामी तपाईँ आएपछि एउटा टपिक्स भन्छौँ त्यो टपिक्समा तपाईँसँग हामी भन्दैनौँ है तपाईँहरू <laughs> सहभागी भएपछि मात्र हामी भन्छौँ र कुराकानी गर्नेछौँ र कुराकानी गर्नेछौँ र कार्यक्रमको सुरुवातमा भने एउटा मिठो साङ्गीतिक आवाज सुन्नुपर्ने हुन्छ यो मिठो साङ्गीतिक आवाजपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ समय खराब छ हातमा खराब जीवन डरामा छ समय खराब छ हातमा से छ जीवन नै डरामा छ मा बसेको चेकिन्छ थोरै पनि देखिन्छ मा बसेको चेकिन्छ थोरै पनि देखिन्छ दिलभरलाई मताउँछ मायामा पुछ नसा जीवन नै सताउँछ साथीभाइ भेटौँदा छोरै त पिउ भन्छन् ओ साथीभाइ भेटौँदा छोरै त पिउ भन्छन् हल्का नसा चढेपछि सकिन्छ छोरोलाई बिहानी भेटिन्छ हुन्छ बसेको चेकिन्छ छोरोलाई बिहानी भेटिन्छ ओमा बसेको चेकिन्छ छोरोलाई देखिन्छ हर अति भयो <laughs> आज नपिउ है भन्दा पनि बोतलमै नै अगाडि सारिदिन्छन् मा पसेको चेकमा लाइसेन्स नै पुहार पारिदिन्छन् <laughs> धेरै नपिउ है साथी हो साथी आज त मजाले पिन्छ कि कसो सुन साथी आज त मजाले पिन्छ मोटरसाइकल राखिन्छ ट्याक्सीमा घर गइन्छ सुन साथी आज त मजाले पिन्छ मोटरसाइकल राखिन्छ ट्याक्सीमा घर गइन्छ समय खराब छ हातमा छ जीवन खराब छ मा पसेको चेकिङ छ थोरै पनि देखिन्छ यो मिठो साङ्गीतिक आवाज सँगसँगै फेरि पनि प्रोग्राम जसपर इन्जेमा तपाईँलाई स्वागत गर्न चाहन्छु प्रोग्राम जसपर इन्जे सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एनसीमा र जस्ट फर एनसीमा हामी कहिलेकाहीँ विषयवस्तुमा समसामिक विषयवस्तुमा कुराकानी गर्छौँ भने कहिलेकाहीँ जस्ट रमाइलो कुराकानी गर्ने गर्दछौँ र तपाईँले सन्देश अनि सम्झना दिन सक्नुहुन्थ्यो भने आज भने हाम्रो यो प्रोग्राम जसबाट इन्जुक एपिसोडमा आज हामीले तपाईँ सहभागी भएपछि मात्र हाम्रो टपिक्सको बारेमा हामीले तपाईँलाई थाहा दिनेछौँ है तपाईँ त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर शून्य सपना पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपना पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र तपाईँले हामीले एउटा टपिक्स राख्नेछौँ भने त दिवस त्यो भने मलाई पनि थाहा छैन दिवस ल्याएको छु कोही मित्र आइसकेपछि बल्ल भन्नेछु भन्दै भनिरहेका छन् तपाईँ आउन चाहनुहुन्छ भने हाम्रो स्टोरको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ छट्टापट डायल गरेर प्रोग्राम जसबाट एनसीमा सहभागी भन्न सक्नुहुन्छ र प्रोग्राम जस्ट फर इन्चिममा आएर तपाईँ आफ्नो विचार राख्न सक्नुहुनेछ र त्यो विचार चाहिँ अलिकति क्वेसन गाह्रो होला भनेर तपाईँलाई अप्ठ्यारो लागिरहेको होला त्यस्तो गाह्रो मान्नु पर्दैन क्वेसन सजिलो नै छ तपाईँ आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर र प्रोग्राम जसपर इन्जिममा मिठा मिठा साङ्गीतिक आवाजहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ र programme just for enjoy radio Arpan एक सय चार थोर पाँच मेगाहजको दैनिक प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान एघार बजेको अर्पण खबरपछि करिब करिब एघार पचाससम्म उपस्थित हुन्छौँ त्यसपछि विदा भएर जान्छौँ तपाईँ आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर र यति बेला हाम्रो राज्यले हामीलाई इसारा गर्नुभएको छ यति बेला एउटा हामीलाई किने रमाइलो आवाजलाई जोड्नुपर्छ भनेर इसारा गर्नुभएको छ आउनु सोही गीतलाई हामी जोड्नेछौँ र एकैछिन त्यसपछि हामी छोटो व्यवसायिक विश्राम लिनेछौँ अनि उपस्थित हुनेछौँ प्रोग्राम जस्ट फर एनसीमा सुन्दै गर्नुहोला biru akei berbat Biru odei berbat 저런 कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगा कोही न कोही त चाहिँदो रहेछ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग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 लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा स्टार Star City 110cc र स्कुटी Pep प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ याहु मेरो त आयो मेरो त आयो मेरो त आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन वटा किताब निकालिसक्नुभएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स स्याट जिआरीमा e राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सिक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, phonics class, and intensive English language classes for all professional. Also remember for interview preparation classes only at the Next Education Consultancy. The Next Education Consultancy Private Limited, Lions Suk Narayangarh, phone 056 571 091 571 091. यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपेबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्जोयमा र प्रोग्राम जस्ट फर इन्जोय हरेक दिन आउने गर्दछ बिहान एघार बजीको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजेसम्म आउने गर्दछ होइन र आजको यो बुधबारको बसाइमा भने हामी दुईजना उपस्थित भइसकेका छौँ तपाईँलाई साथ दिनको लागि र तपाईँ पनि प्रोग्राम फर एनजीमा सहभागी बन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र रमाइलो कुराकानी गर्न सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ यति बेला हाम्रो राज्यले इसारा गर्नु भएको छ फेरि एउटा आवाजलाई जोड्नुपर्छ भनेर र एउटा आवाजलाई जोड्छौँ अनि पुनः प्रोग्राम जस्ट हामी उपस्थित हुनेछौँ ♪ साङ्गीतिक आवाज सँगसँगै आज भने कार्यक्रम जस्ट फर इन्जोयबाट हामी अन्त्यतिर आइसकेका छौँ अब हामी विदा माग्नुपर्छ भनेर हाम्रो राज्यले इसारा गर्नु भएको छ र टियर एक सय चार थुप्रो पाँच त्यस्तै इन्टरनेट लाइनको W W W dot radio Arpan dot dot एनपीबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँले सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो आवाज रेडियो सेटसम्म पुर्याउन र श्रोता समक्ष पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर राज्यले सहयोग गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आजको यो एपिसोड प्रोग्राम जसबाट एमजेको यो एपिसोडबाट पनि हामी दुईजना म सुजिता र साथ बिदा हुन्छौँ नमस्कार छ